नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेग इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म ज्योति महतो अब खबर विस्तारमा समानुपातिकका सभासद चयन र सहमति प्रक्रियाका विषयमा छलफल गर्न नेपाली कङ्ग्रेस केन्द्रीय समितिको अनौपचारिक बैठक बस्दैछ बैठकमा अहिलेसम्म संसदीय समितिमा भएको छलफल समानुपातिक माओवादीका सभासद छन्दे मापदण्ड लगायतका विषयमा छलफल हुनेछ प्रमुख नेताहरूबीच नै आफ्ना मान्छे धेरै पार्ने प्रतिस्पर्धा चलेकाले कुरा मिल्न नसकेको कंग्रेस नेताहरूले बताएका छन् दिउँसो पार्टी सभापति सुशील कोइरालाको घरमा बस्ने बैठकमा प्रमुख बीच भएको छलफलका विषयमा जानकारी गराउने कार्यक्रम रहेको छ केन्द्रीय सदस्य प्रकाश शरण महतले राष्ट्रिय राजनीतिक र समानुपातिक सभासद चयनका विषयमा छलफल गर्ने बताउनुभयो बैठकमा केन्द्रीय नेताहरूले केन्द्रीय समितिको अनौपचार औपचारिक बैठक बोलाउने दबाव दिने तयारी गरेका छन् आज योमरी एउमरी पुनः पुनही देशैभर नेवार समुदायमा हर्षोल्लासका साथ मनाइँदैछ तिहारमा देउसी र भैलो खेले जस्तै टोलभर गाउँदै एमोरी माग्ने चलन नेवारी समुदायमा रहेको छ सोही परम्परा अनुसार नेवारी गीत गाउँदै बच्चादेखि बुढापाखासम्म सहभागी भई आज दिनभर एउमोरी मागिन्छ इष्टमित्र साथीभाइ पाहुनालाई बाँडी चुरी खानेर खुवाउने परम्परा रहेको यो पर्वलाई माया प्रेम दया र करुणा आदान प्रदानको रूपमा पनि लिने गरिएको छ यो मोरी एक एक विशेष प्रकारको रोटी हो यसैबीच प्रकृति र पितृको पूजा गरी आज किराँत समुदायको ठुलो चाड साकेला अधौली पर्व मनाइँदैछ किराँत समुदायले आफूले लगाएको अन्न बाली पाकेपछि आफ्नो कुल देवतालाई चढाएपछि मात्र आफूले खाने दिनलाई यो चाडका रूपमा मनाइन्छ यसैबीच राष्ट्रपति डाक्टर रामवरण यादवले किराँतहरूको चाँड उधौलीका अवसरमा किराँत समुदायमा शुभकामना व्यक्त गर्दै यो पर्व सबै नेपालीको सामाजिक समाजस्यता कायम राख्ने प्रतीकका रूपमा रहिरहन सकोस् भन्ने कामना गर्नुभएको छ यस्तै यसै उपलक्ष्यमा उपराष्ट्रपति प्रेमानन्द झाले यस पर्वबाट किराँतका साथै अन्य समुदायका नेपाली बीच आपसी सद्भाव सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ यस्तै मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले पनि किराँत समुदायको उधौली पर्व दुई हजार सत्तरीका अवसरमा किराँत समुदायका नेपाली दिदी बहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गर्नुभएको छ चीनको उच्चस्तरीय राजनीतिक टोली आज काठमाडौँ आउने भएको छ चिनिया कम्युनिस्ट पार्टीका विदेश मामिला सम्बन्धी उपमन्त्री आइपिङ चौध सदस्य टोलीको नेतृत्व गर्दै नेपाल आउन लाग्नु भएको हो उनी चिनिया कङ्ग्रेसमा चिनिया कम्युनिस्ट पार्टीको विदेश विभागबाट चयन भएका पाँच मध्ये एक हुनुहुन्छ संविधान सभा निर्वाचनपछि नेपालको राजनीतिलाई चासोका साथ हेर्दै आएको चीनले अहिले पठाउन लागेको यो टोली राजनीतिक स्तरको सबैभन्दा उच्च हो चिनिया टोलीले नेपालको राजनीतिबारे दलका शीर्ष नेताहरूसँग छलफल गर्नेछ बाली नालीमा रासायनिक विषादीको बढ्दो प्रयोगलाई रोक्न सरकारले देशका विभिन्न ठाउँमा प्लान्ट क्लिनिक अर्थात् बाली उपचार शिविर सञ्चालन गरेको छ हरियो तरकारी लगायत अरू बाली नालीमा रासायनिक विषादीको बढ्दो प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पर्न थालेपछि सरकारले यस्तो अभियान सुरु गरेको हो रासायनिक विषादीले पार्ने असरका बारेमा जानकारी गराउन जिल्लाका बाली संरचना अधिकृतको समन्वयमा स्थानीय सञ्चार माध्यम मार्फत सूचना दिनुका साथै ठाउँ ठाउँमा शिविर सञ्चालन गरिएको गरिएको बाली संरक्षण निर्देशनालयले जनाएको छ नेपालमा वार्षिक आयात हुने तीन सय पैँतालिस मेट्रिक टन मध्ये पचासी भन्दा धेरै तरकारी बालीमा प्रयोग भइरहेको सरकारी तथ्याङ्क छ सुडानको डार्फरमा यस वर्ष चर्किएको हिंसाका कारण करिब बीस लाख मानिस विस्थापित भएका छन् संयुक्त राष्ट्र संघका उच्च अधिकारी अली अल जातारीका अनुसार उन्नाइस लाख जनता विस्थापित भएको र तेह्र लाख जनता खाद्यान्न असुरक्षाबाट प्रभावित भएका छन् उनले डार्फरमा सहयोग आवश्यक पर्ने सुडानी जनताको संख्या बत्तीस लाख भएको बताएका छन् उनले डार्फरमा मानवीय आवश्यकताका तुलनामा संयुक्त राष्ट्र संघले आधा मात्र सहयोग प्राप्त गरेको उल्लेख गरेका छन् र कप फुटबल प्रतियोगिताको उपाधिको लागि आज मनाङ मस्याङदी क्लब र बोइज युनियन क्लब भिड्ने भएका छन् दशरथ रङ्गशालामा आज साँझ पाँच बजेपछि हुने खेलमा दुईटै टिमले जितको तयारी गरेका छन् गत वर्षको एनसेल कप विजेता मनाङ मस्याङदीले सङ्कटा क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका बोइज युनियनले भने बत्तीस वर्षपछि ए डिभिजन स्तरीय क्लबको सहभागितामा पहिलो पटक फाइनलमा प्रवेश गरेको हो नकआउट फुटबल प्रतियोगितामा सर्वाधिक पुरस्कार राशि भएको यो प्रतियोगितामा विजेता टिमले रु पन्ध्र लाख नगद प्राप्त गर्नेछन् भने उपविजेता टिमले रु सात लाख पाउनेछन् यस्तै सेमी फाइनलमा पुग्ने दुई टिमले जनही रु एक लाख पचास हजार पाउनेछन् सर्वोत्कृष्ट खेलाडीलाई एक मोटरसाइकल दिइने जनाइएको छ हवस् त बिहान एघार बजेको अर्पण खबर अहिलेको लागि सकियो अर्पण खबरबाट म ज्योति महतो विदा भए नमस्कार